कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजै नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा यहाँलाई शालीन आमन्त्रण छ प्राविधिक मित्र सन्दीप सुन्दासका साथमा यो प्रस्तोता प्रकाश सामीको आजको अजर अमर गीतहरू नेपाली संगीत जगतका एक सिद्धहस्त संगीतकार गीतकार गायक अनि नाटककार दिव्य प्रति समर्पित छ दिव्य खालिङ नेपाली संगीत आकाशमा त्यो समयमा आए जति बेला गोपाल युञ्जन र नारायण गोपालको इनिङ भर्खर सकिएको थियो वा ती बीच एउटा सानो शीतयुद्धपछि दुवै आफ्नो बाटो लागेका थिए त्यति बेला दिव्य खालिङ नेपाल आए दिव्य खालिङ दार्जीलिङबाटै नेपाल आउँदा एउटा सपना बोकेर आएका थिए म एक दिन नारायण गोपालको स्वर मेरो गीत रेकर्ड गराउँछु यो कुरा दिव्य खालिङका साथीहरू वाङ्गेल लामा पेमा लामा वा अन्य दलसिंह केलाहरू सुन्दा आश्चर्यचकित हुन्थे तर नारायण गोपाल र दिव्य घालिङको पहिलो भेट भयो बाग बजारको सुपर लजमा र त्यही सुने नारायण गोपालले दिव्य खालिङका कालजय गीतहरू र एक वचनमय सबै गीत गाउन राजी भए त्यही श्रृंखलाको पहिलो गीत नारायण गोपालको स्वर दिव्य खालिङको शब्द र संगीतमा दिव्य खालिङको जन्मदिनको दिन दिव्य खालिङलाई श्रद्धा अर्पण गर्दै बराबर हुनुहुन्छ अनुरोध बाँडिन्छ साट तिम्रा व्यथाहरू आत्मा नै साटिन्छ बाँड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ साट तिम्रा बेथाहरू आत्मा नै सकिन्छ जति तिमी दिन्छौ त्यति तिम्रो हुन्छ जमिएका मायाभरि तिम्रो जित हुन्छ मायाको आधार सम्झौता नै हुन्छ भत्किएका सपनाहरू मायाले जोडिन्छ चुडिएका आशाहरू नै सजिन्छ भत्किएका सपनाहरू मायाले जोडिन्छ चुडिएका आशा काटी बन्धन तिम्रा सारा बोझहरू मायाले बिसाउँछ मायाको आधारमा सम्झौता नै यो सम्झौता नै थियो दिव्य खालिङको आफ्नी प्रेमिका ग्रेस खालिङसँग पारिवारिक कारणले केही समय दुई प्रेमी प्रेमिका एकाध वर्ष अलग भइसकेपछिको पहिलो भेट भएपछिको सम्झनामा लेखिएको यो गीत यही गीतले दिव्य खालिङ र ग्रेस खालिङलाई जोड्यो त्रिसाठी वर्ष अगाडि दार्जीलिङको पहाड़ी राज्यमा पिता स्यामसन खालिङ र माता मार्था खालिङका छोराका रूपमा दिव्यको जन्म भयो दिव्य जन्मेदेखि नै पोलियोका कारणले उनको खुट्टा केही कमजोर भएको शारीरिक प्रकरणले गर्दा उनका पिता स्यामसन खालिङले उनलाई चकचक्य नहोस् वा छोरा जहाँ तै नलडोस् भन्ने इच्छाले एउटा हार्मोनियम किनिदिए र यही हार्मोनियमसँग खेल्दा खेल्दै दिव्य खालिङ संगीतकारका रूपमा प्रकट भए र उनले दार्जीलिङको आकाशवाणी खरसाङबाट आफ्ना सुरुवातका गीतहरू रेकर्ड गराए धावा ग्याल्मो पेमा लामा जस्ता कलाकारको आवाजमा र त्यही हुँदा उनले सपना देखे म नारायण गोपालसँग एक दिन गएर गीत रेकर्ड गराउँछु र नारायण गोपालसँग भेट भएपछि यी दुईका बीचमा सोम सोमको सम्बन्ध भयो र नारायण गोपालले यिनका स्वर्णिम युगका गीतहरू म त लाली गुराँस भएछु विपना नभई बाँचिदिने सधैँ नै महासे तिमीलाई रुवाई मायाको आधारमा जस्ता गीतहरू तत्कालीन रत्न रेकर्डिङ संस्थानको एलपीको निम्ति गाए तर दिव्य खालिङलाई नेपालमा विशेष गरेर रेडियो नेपालबाट पहिलो पटक प्रसारण गर्ने गायिका हुन् मीरा राणा मीरा राणाको स्वरमै दिव्य खालिङको पहिलो गीत प्रसारण भएको थियो संगीत र शब्दमा त्यो गीत आजको यो दोस्रो चयनमा खनालको स्वरमा दिव्य खालिङको शब्द र संगीतमा यो गीत अझ राम्रो गीतहरूको आजको यो चयनमा आज दिव्य खालिङको त्रिसठ जन्मदिनको सम्झनामा तयार पारेको यस विशेष कार्यक्रममा प्राय गीतहरू दिव्य खालिङ स्वयंले रचना गरेका र संगीत गरेका गीतहरू नै चयन गरेका छौं हामीले सबभन्दा पहिला हामीलाई आज प्रतिक्रिया पठाउनु भएको छ मनोज कुलुङजीले आज एक हप्तापछि फेरि लाइभ अजर अमर सुन्ने मौका मिल्यो आदरणीय दिव्य खालिङज्यूलाई जन्मदिनको लाखौं लाख श्रद्धा सुमन टीका छेत्री लेख्नुहुन्छ one and of pioneer composer of our Nepali music Divya is forever Divya more ever thanks to अजर अमर एन्ड प्रकाश सामी त्यसै गरिकन लेख्नुहुन्छ राजेश्वर उदय गरेछु भूल मैले एकानब्बे श्रृंखला शुरूदेखि सुन्ने अवसर प्राप्त भएन कतै व्यस्त भए आज धेरै समयपछि अझ र अमर गीतहरू सुन्दैछु कि जस्तो भान भइरहेको छ ठूलै गल्ती गरेछु मनपर्ने सर्जक कालीप्रसाद रिजालज्यूको जन्मदिनको बधाई दिन पनि सकिन लेखेर करिब करिब अन्त्यतिर मात्र सुने आज अर्को मनपर्ने संगीतज्ञ भनु वा सांगीतिक विराट फाँट दिव्य खालिङज्यूलाई सम्झन पुगे दिव्य खालिङका बारेमा अन्य धेरै मित्रहरूले जीवन दाहाल दीपक श्रेष्ठ साओलिन श्रेष्ठ कमल कार्की अनन्त कटुवाल तारामणि राई सुभाष ढुङ्गेल प्रेम नारायण केसी अभिशान्त कृष्ण केसी दिलीप थापाले आफ्नो आफ्नो प्रतिक्रिया व्यक्त गर्नुभएको छ प्रायले दिव्य खालिङद्वारा संगीतबद्ध गीतहरू प्रेयसीका यादहरू तिमी जुन रहरले ममा फुल्न आयो यो भाग्यले कस्तो खेल खेल्यो जस्ता गीतहरू चयन गर्नुभएको छ यहाँहरू सबैमा हार्दिक आभार व्यक्त गर्दै राजेश्वर उदयजीको यो पंक्ति फेरि भाषण गर्न चाहन्छु अद्वितीय संगीत पुरूष श्री दिव्य खालिङको गीती लेखन र संगीतमा अनेकन नेपाली गीतहरूले जीवन पाएको छ र पटक पटक सुन्न मन लाग्छ गीत मर्दैन फेरि सुन्छौ मायाको आधारमा सम्झौता नै हुन्छ लाग्छ मेरो आफ्नै जीवनको कुनै पानाको गीत हो कि कति सुन्दर रचना अनन्त यात्री लेख्नुहुन्छ संगीतकार गीतकार दिव्य खालिङको विशेष आजको कार्यक्रममा उहाँको सोमको म त लाली गुराँस भएछु यो भाग्यले कस्तो खेल अरूण थापाको मेरो गीत सबै तिमीलाई बज्नेछ भन्ने आशा गर्दछु भनेर अनन्त यात्रीजीले खाड़ी मुलुकबाट यो सन्देश पठाउनु भएको छ दिव्य खालिङको नेपाल आउने संयोग जुट्यो एउटा नाटक मार्फत त्यो नाटक थियो प्रताप सुब्बाद्वारा निर्देशित रातको प्रथम पहर रातको प्रथम पहर र मनबहादुर मुखियाको अनित देउराली रुन्छ यी दुई नाटकले काठमाण्डुको रंगमंचमा क्रान्ति ल्याएको थियो रातको प्रथम पहर एउटा हरर विषयवस्तुमा आधारित थियो तर यसलाई सबैभन्दा सबल र सशक्त बनाएको थियो दिव्य खालिङको पार्श्व संगीतले यही नाटक देखाउन काठमाण्डु आउँदा दिव्य खालिङको भेट भयो नारायण गोपालसँग नारायण गोपालसँग भेट भएपछि दिव्य खालिङ का धेरै प्रिय गीतहरू नारायण गोपालले चयन गरे एउटा सपना थियो दिव्य खालिङको नारायण गोपालसँग सहकार्य गर्ने त्यति नै बेला बाग बजारको पद्मा सदनमा दिव्य खालिङले केही शिष्यहरूलाई संगीत सिकाउने एउटा विदेशी सांगीतिक संस्थासँग आबद्ध भए त्यही भेट भयो उनको किरण प्रधान राजु तुलादर दीपक खरेल जस्ता कलाकारसँग तर अचानकै दार्जीलिङ फर्किनु परेको कारणले देवे घालिङले त्यति बेला लामो समय दिन पाएन र पुनः उनी फर्केर आएपछि म त लाली गुराँस भएछु मायाको आधारमा विपना नभई बाँचिदिने जस्ता गीतका कारण उनलाई सर्वाधिक सम्झना गरिन्छ नेपाली चलचित्र दिदीमा देव्य खालिङले पहिलो पटक सम्पूर्ण नेपाली कलाकारलाई मुम्बई लगेर गीत रेकर्ड गराउने आँट गरे र उनले महिनौ लगाएर दिदी फिल्मको गीतहरू रेकर्ड गरेर आए जसका निम्ति उनी प्रशंसित पनि भए आलोचित पनि भए तर दिव्य खालिङ नेपाल नेपाली र नेपालीको युवापनप्रति अत्यन्त सम्मान गर्ने स्रष्टा थिए नेपालले उनलाई कति सम्झ्यो कति सम्झेन त्यसको इतिहास बाँकी नै छ दिव्य खालिङको आफ्नै शब्द संगीतमा नारायण गोपालको स्वरमा यो अर्को गीत reyes प्रेयसीका यादहरूको गीतको शब्द देवे खालिङको लय देवे खालिङको र कहिलेकाहीँ स्वर पनि देवे खालिङको देवे खालिङ आफै पनि एक कुशल गायक हुन् उनले दुई हजार एकचालिस सालमा रंगमंचमा आफैले यो गीत प्रतिभाको खोजी नामक कार्यक्रममा महेन्द्र पुलिस क्लबको मंचमा प्रस्तुत गर्दा मान्छेहरू झुकिएका थिए नारायण गोपालको स्वर र दिव्य खालिङको स्वर छुट्याउन नसकेर तर सबैभन्दा सबल पक्ष यो गीतको संगीत संयोजन म्युजिक एरेन्जमेन्ट जुन नेपालमा विशिष्ट शैलीले दिव्य खालिङले शुरू गरे यसबारेमा अझै पनि स्पष्ट रूपमा प्रसिद्ध चलचित्रकर्मी श्याम राईले भर्खरै फोन गरेर जानकारी दिनुभयो दिव्य खालिङ राम्रा गीतकार हुन् राम्रा संगीतकार पनि हुन् तर नसकिने अर्को पाटो हो उनी राम्रा संगीत संयोजक पनि हुन् श्याम राईकै अनुसार श्याम राईको सफल चलचित्र अबला जसमा यादव श्रेष्ठले संगीत गर्नुभएको थियो त्यसको सम्पूर्ण गीत दिव्य खालिङले संगीत संयोजन गरेका थिए त्यति बेलाको चर्चित गीत चिउरी बोटेमा दिव्य खालिङको संगीत संयोजनमा थियो भने नारायण गोपाल स्वयंले संगीत गरेको मलाई नसोध कहाँ दुख्छ घाउ म जे छु ठिकै छु बिथुल नआऊ भन्ने गीतमा पनि दिव्य खालिङले संगीत संयोजन गरेका थिए यो गीतको रेकर्डिङ गर्दै गर्दा धेरै पटक नारायण गोपालले गाएर दुःख गर्दै गर्दा सही समयमा टेक हुन नसकेपछि नारायण गोपाल दिव्य खालिङलाई कुट्नका निम्ति लकेटेका थिए र यो दृश्य देखेर सम्बुजित बासकोटा जहिले पनि भन्ने गर्छन् नारायण दाई दिव्य खालिङज्यूको संगीत संयोजनमा पूरा विश्वास गर्नुहुन्थ्यो दिव्य खालिङ त्यस्ता संगीतकार थिए जसलाई श्याम राईले सम्झना गर्नुभयो र श्याम राईले आफ्नो एउटा अभिव्यक्ति पनि शेयर गर्नुभयो आइतबार सोमबार बिहिबार सवा नौ बजे म कहीँ जान्न कसैले भोज बोलाए भने पनि म रिजेक्ट गरिदिन्छु नेपाली चलचित्रका ख्यातनामा निर्देशक अभिनेता जो वासुदेव चलचित्रदेखि लिएर पछिल्लो चलचित्रसम्म पनि सक्रिय निर्देशकका रूपमा कार्यरत छन् श्याम राई उनले जानकारी अनुसार दिव्य खालिङले उनको चलचित्र अबलामा सबल संगीत संयोजन गरेका थिए उन्नाइस सय बाहन्नको मार्चमा हिजोको दिन दार्जीलिङमा जन्मिएका दिव्य खालिङका पत्नी ग्रेस खालिङ जो हाम्रो यो कार्यक्रमका निम्ति सदैव शुभेच्छुक सहयोगी हुनुहुन्छ र दिव्य खालिङका तीन छोरा र दुईजना छोरा विदेशमा छन् र एकजना छोरा काठमाडौँमै कार्यरत छन् भने एकजना छोरी पनि विदेशमै छन् दिव्य खालिङका काका दानियल खालिङ जो नेपाली साहित्यका एक प्रसिद्ध निबन्धकार संस्मरण लेखक पनि हुनुहुन्छ यी धेरै परिवारसँगको सामिप्यले दिव्य खालिङमा साहित्यिक ऊर्जा शुरूदेखि नै थियो तर दिव्य खालिङको सबैभन्दा जल्दो बल्दो पक्ष थियो नयाँ पुस्तालाई गीत सिकाउने गाउन लगाउने र प्रेरित गर्ने र उनैको पहलमा रत्न रेकर्डिङ संस्थानका महाप्रबन्धक गणेश रसिक महाप्रबन्धक हुँदा प्रतिभाको खोजी नामक कार्यक्रम शुरूआत भएको थियो र त्यस कार्यक्रमका उद्घोषक थिए पाण्डव सुनवार र पहिलो पटक प्रतिभाको खोजी कार्यक्रम प्रस्तुत हुँदा नयाँ प्रतिभाहरूले भाग लिएर त्यसमा धेरैजना पुरस्कृत भएका थिए र विशेष गरेर ओम विक्रम विष्ट भक्तराज आचार्य र त्यसै गरिकन गायकमा रोबिन शर्मा थुप्रै कलाकारहरू सहभागी थिए र ती सबै कलाकारले रत्न रेग्ने संस्थानबाट आयोजना गरिएको प्रतिभाको खोजीमा पुरस्कार पाएका थिए सुकमित गुरूङ मथुरा प्रधान त्यही प्रतियोगिताबाट नेपाली संगीत जगतमा आएका थिए प्रेसीका यादहरूको प्रसंगमै अब दिव्य खालिङका अन्य कलाकारसँगको सम्बन्धका कुरामा पनि दिव्य खालिङको पनि हरेक कलाकारसँग आफ्नै किसिमको सम्बन्ध छ उनी नारायण गोपाललाई सोम भन्थे किरण प्रधानलाई काजी भन्थे र कसै कसैलाई उनी आफ्नो आफै नाम दिएर बोस भन्थे यी विभिन्न उपनामबाट उनी सम्बन्ध राख्थे जीवनलाई निकै रसिलो रूपले सहज रूपले बिताउन मन पराउने दिव्य खालिङको जीवनमा दुईवटा ठूल्ठूला दुर्घटनाहरू भए उनले चढ्ने मोटरसाइकलको र त्यो दुर्घटनापछि लगभग लगभग उनलाई अशक्त नै बनायो र काठमाण्डुको धोबी खोलामा उनले खोलेको संगीत विद्यालयमा प्रशिक्षण लिएका धेरै कलाकारहरू अहिले पनि गायनमा सक्रिय छनृ दिव्य खालिङले कञ्चनपुडा सैनिकको शब्दमा संगीत गरेको यो गीत भक्तराज आचार्यको स्वरमा जुन लाग्यो लेख ढाकी जुन राति राति लहलाहै उठ्छ छाती मन पलाउँछ राती la पटपट छन् वेदना छन् जिन्दगीमा वीर धेरै छटपटी छन् वेदना छन् मरिसकेका कल्पना छन् भाँचिएका चाहना छन् तै पनि यो दिव्य खालिङको संगीतमा भक्तराज आचार्यको स्वर दिव्य खालिङको सम्झना गर्दै त्रिसठी वर्ष अघि जन्मिएका दिव्य खालिङ अम्बर गुरूङका शिष्य हुन् संगीतमा तर गोपालञ्जनका एकलव्य शिष्य गोपालञ्जनको संगीत सुनैदेखि नै गोपालञ्जनलाई मन पराउने माया गर्ने श्रद्धा गर्ने थिए दिव्य खालिङ यसै वर्ष नारायण गोपाल संगीत कोषद्वारा दिव्य खालिङ र गोपालञ्जन दुवैलाई स्वर सम्राट स्मृति पुरस्कारद्वारा सम्मान गरिएको बेला दिव्य खालिङकी जीवन संगिनी ग्रेस खालिङले रिन्सिन योन्जन गोपालनकी पत्नीलाई सम्बोधन गर्दै भनिन् भाउजू मलाई लाग्छ गोपाल दाई र दिव्यको बीचमा एउटा पारी छ जसरी मान्छेले क्रिकेट खेल्दा अबको पारी अबको पाली भन्ने गर्छ त्यसै किसिमले एउटा पारी हो गोपाल दाईको पारीपछि दिव्यको पारी शुरू भएको थियो यो निकै स्मरणीय कुरा छ गोपालञ्जनले गरेका संगीतसँगै वा लय ताल र मिठासको त्यो ऊर्धगामी यात्रासँगै देवे खालिङको जाजलले मान्ने युग शुरू भएको थियो जुन बेला नारायण गोपाललाई दुई किसिमले संकट परिसकेको थियो सांस्कृतिक संस्थानको महाप्रबन्धकको जागिर धर्मर अवस्थामा थियो र डायबिटिजले उनलाई पछिल्लो पटक आक्रमण गरिसकेको थियो र आफ्ना धेरै साथीहरू नारायण गोपालबाट टाढा हुँदै गइरहेका थिए त्यति बेला दिव्य खालिङ नारायण गोपालको जीवनमा आए तर नारायण गोपालको जीवनमा मात्र नभइकन दिव्य खालिङ किरण प्रधान अरूण थापा दिनेश सुब्बा विमला राई धेरै कलाकारको जीवनमा एउटा शक्तिको स्रोत भएर आएका छन् कुन्ती मुक्तानले गाएको पहिलो गीत पहाड़ जस्तो बनिदेऊ तिमी यसलाई दावा ग्याल्मोले दिव्य खालिङको शब्द र संगीतमा दार्जीलिङमै गाइसकेकी थिइन् भने पेमा लामाले गाएको गीत तिमी मान या नमान प्रकाश श्रेष्ठ र पेमा लामाको युगल स्वरमा रेडियोमा चर्चित भइसकेको थियो दिव्य खालिङको सबैभन्दा यादगार अर्को योगदान नेपाली संगीतको निम्ति नारायण गोपालको एकल साँझ हुनुपर्छ भनेर सक्रिय भूमिका निर्वाह गर्ने पहिलो व्यक्ति पनि दिव्य घालिङ नै थिए र दिव्य खालिङले नै नारायण गोपालको Narayan Gopal with blue notes भनेर सिलगुड़ीमा एकल साँझ गरेको थियो जुन कार्यक्रम सम्भवत असफल भए पनि त्यसपछि नारायण गोपालको एकल साँझका लागि नेपालमा धेरै लायन्स क्लब लियो क्लबहरू सक्रिय भए दिव्य खालिङ काठमाण्डु आएपछि उनको डेराको जीवन पहिलो पटक शुरू भयो किरण भवनबाट र किरण भवनमै हुँदा उनले युवा पुस्ताका चर्चित गायक रूपनारायण प्रधान अरूण थापाहरूसँग उनको भेट भयो अरूण थापा भन्दा उनी रूपनारायण प्रधानलाई निकै आशावादी गायकका रूपमा देख्थे तर रूपनारायणले संगीत मात्र सिके तर गाउन भ्याएनन् सुनिन्छ हालसाल रूपनारायण प्रधानले केही भजनका गीतहरू निकालेका छन् तर दिव्य खालिङले निकै आश गरेका रूपनारायण प्रधान सक्रिय रूप आउन सकेनन् जसरी पप पुस्ताका गायक सुनिल उप्रेतीप्रति पनि दिव्य खालिङ निकै आशावादी थिए ओम गुरूङप्रति पनि दिव्य खालिङ निकै आशावादी थिए तर किरण प्रधानका निम्ति दिव्य खालिङले के यादगार गीतहरू अवश्य गरेका छन् यहाँ प्रस्तुत छ अमृत श्रेष्ठको शब्दमा दिव्य खालिङको संगीतमा किरण प्रधानको स्वर पत्थरको शान्ति खोजी हिँड्छु दिवा सासुले धोइदिए किरण प्रधानको स्वरमा दिव्य खालिङको यो संगीतसँगै हामीलाई पोखराबाट भेष गुरूङ लेख्नुहुन्छ मेरा प्रिय महान संगीतकार दिव्य खालिङप्रति लाख लाख हार्दिक शुभ श्रद्धा सुमन उहाँले सिर्जना गर्नुभएको संगीत अझै पनि अझ राम्रो छ र रहिरहनेछ अनन्त कालसम्म संगीत प्रेमीहरूका निम्ति अहिले लाइभ सुन्दैछु कार्यक्रम प्रस्तुत प्रकाश हामी सर र उहाँको सम्पूर्ण अजरामर युनिटलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु बेसराज गुरूङ पोखराबाट पोखराको चर्चित हिमालय सांस्कृतिक परिवारका सहसचिव भेषराज गुरूङ जो हिजोको कार्यक्रम पोखरामा सम्पन्न भएको थियो हिजो पोखरामा एउटा ऐतिहासिक कार्यक्रम भएको थियो नेपाल र श्रीलंका दुई श्रष्टा मिलेर तयार पारेको नेपाश्री नामक एल्बमको हिजो श्रीलंकाका राजदूत श्री थामले विमोचन गर्नुभएको थियो र भेष गुरूङजी त्यसमा सक्रिय एक श्रोता सहभागी हुनुहुन्थ्यो र हिजोको त्यो महत्वपूर्ण इभेन्टलाई सम्झना गर्दै भेष गुरूङजीलाई हार्दिक आभार व्यक्त गर्दै र हाम्रो ट्वीटरमा हामीलाई मेन्शन गर्नुभएको छ सहन प्रधानले प्रेयसीका यादहरू गीतका बारेमा प्रेयसीका यादहरू कालजयी संगीत अनि अल्ट्रा मोडर्न संगीत संयोजन भन्नुभएको छ सहन प्रधानजी बेला बेलामा संगीत संयोजनको बारेमा चर्चा पनि गरिरहनुहुन्छ त्यसबेला हामीले जहिले पनि दिव्य घालिङलाई सम्झनै पर्ने हुनुहुन्छ र हामीलाई फेसबुकमा र ट्विटरमा मेन्सन गर्नु ट्विटरमा मेन्सन गर्नुभएका प्रदीप अधिकारी लाली कान्छो गोकुल सापकोटा एसी दिनेश क्षितिजा र त्यसै गरिकन मित्र नवीन श्रृंखला प्रेमी दयानिधि गौतम देवदास धना पौडेलजी सबैप्रति हार्दिक आभार व्यक्त गर्दै अब अर्को एउटा यादगार गीत दिव्य खालिङको जीवनको दिव्य खालिङले प्राय गीत लेख्दा गीत कसका लागि भनेर एउटा अमूर्त चिन्तन गरेको जहिले पनि पाइन्छ नाटक पनि लेखेका छन् संगीत पनि सिकाएका छन् र काठमाडौँका प्राय स्कूलहरू महेन्द्र विद्या भवन ज्ञानोदय जस्ता स्कूलका उनी एकदमै आदरणीय शिक्षक पनि हुन् तर दिव्य खालिङले अरूण थापालाई दिएको यो अप्रतिम उपहार अरूण थापाकै जीवनको एउटा प्रिय गीत मानिन्छ दिव्य खालिङको शब्द र संगीतमा Madhava. बिग्रैना आदर्श बने बाँचेले प्रीति कहिले मर्दैन यहाँ जुनेहरू थाकिदिन्छन् तर पे कहिले थाक्दैन मिलाउने मुटु त्यो हुन्छ दिव्य खालिङलाई अत्यन्त माया गर्ने गायक संगीतकार अरूण थापा दिव्य खालिङ बसेको किरण भवनको डेरा भन्दा करिब सोह्र सत्र घर पर बस्थे रात दिन उनी दिव्य खालिङकोमै हुन्थे त्यही भवनमा नारायण गोपालले पहिलो पटक दिव्य खालिङको हार्मोनियममा म त लाली गुराँस भएछु भन्ने गीतको लय सुने र नारायण गोपाल आफ्नो मोटरसाइकल लिएर घर पुग्दासम्म त्यो लय नारायण गोपालले कण्ठ गरिसकेका थिए यस्ता ऐतिहासिक गीतको संसर्गमा दिव्य खालिङसँग जोडिन आउँछन् दिनेश अधिकारी दिनेश अधिकारी यसका बारेमा हामीसँग अझ राम्रो गीतहरूमा कुराकानी पनि गरिसकेका छन् तिमी जुन रहरले ममा फुल्न आयो त्यो यस्तै एउटा उदाहरणीय गीत थियो दिव्य खालिङको सविता वैद्य हामीलाई लेख्नुहुन्छ दाई नमस्कार सुन्दैछु दाई अति सुन्दर शब्द संगीत र स्वर क्या छ हाम्रो गीत संगीत आभारी छु भनेर लेख्नु भएको छ भने अमृत थापा लेख्नुहुन्छ देव्य ज्यूलाई हार्दिक नमन जेबी गाउँले लेख्नुहुन्छ संगीतकार गीतकार देव्य खालिङको त्रिसठ्यौं जन्मदिनको अवसरमा उहाँप्रति हार्दिक शुभकामना भनेर त्यसै गरिकन कथाकार अतिरिक्त पाण्डे लेख्नुहुन्छ वाह क्या गीत गीत जस्तै बेजोड संगीत स्वर फेरि उस्तै दिव्य आखिर दिव्य नै बनेर रहनेछ नेपाली संगीतमा मुरारी सिक्देले पनि दिव्य खालिङलाई हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ दिवे खालिङको एउटा रमाइलो पक्ष थियो उनी भन्ने गर्थे राजा महाराजा मन्त्रीले बोलायो भने जस्तो लुगामा गए पनि केही फरक पर्दैन तर साङ्गीतिक कार्यक्रम जाँदाखेरि राम्रै लुगामा जानुपर्छ सांगीतिक कार्यक्रम भनेको हामी कलाकारहरूको दशैं हो उत्सव हो र उनी कुनै पनि कार्यक्रममा जाँदा जहिले पनि वेल ड्रेस भएर जुत्ता टल्काएर कपाल मिलाएर जिउभरि पर्फ्युम लगाएर जान्थे र उनी कार्यक्रममा निकै जमेर प्रस्तुत हुन्थे त्यो दिव्य खालिङको एउटा शान शौकतको पहिचान थियो दिव्य खालिङमाथि हार्दिक सुमन अर्पण गर्दै दिव्य खालिङलाई अत्यन्त मनपर्ने गीत दिव्य खालिङकै शब्द र संगीतमा स्वर सम्राट नारायण गोपालको स्वर तिमीलाई रुवाई आज सारा खुसी म दिन तयार छु तिम्रा पीरहरू ती केही मेटिएला जुनी भरको लागि म दिन मान्छे तिमीलाई रुवाई आज सारा खुशी मदिना तया घात गर्ने छैन तिमी हाँसिदेऊ यो आँट नै लिएर कुनै दिन म तिम्रो साथ छोड्ने छैन सधैँ नै महासे तिमीलाई रुवा आज सारा खुसी नारायण गोपालको स्वरको यो गीतसँगै दिव्य खालिङप्रति हार्दिक श्रद्धाञ्जली श्रद्धा सुमन अर्पण गर्दै आजको यो कार्यक्रमबाट प्राविधिक मित्र सन्दीप र यो प्रस्तुता प्रकाश हामी विदा चाहन्छौ कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज